तिहार आउदामा बहिनी मैतीलाई सम्झानु गरिब हामी छैन नि दैजो त्यही आँसुलाई जानु तिजर तिहार आउँदामा हुन्छ तिमीले रुँदामा गहमा आँसु नल्याउ बहिनी बिदाईको बेलामा बिदाईको बेला ही कहिले